कोही मान्छे कहाँ पुग्न थाले संसारमा कोही मान्छे कहाँ पुग्न थाले हामीलाई सताइरहेछ यहाँ छाडा पखालाले देखिँदैन यो सानो आँखाले रोग सार्छ सजिलै माखाले देखिँदैन यो सानो आँखाले रोग सार्छ सजिलै हात धुनु पर्छ साबुन पानी पर्यो गरी हात धुनु पर्छ नत्र झाडा पखालाले जानै जाने डर्छ छ यो सानो आँखाले रोग सार्छ देखिँदैन यो सानो आँखाले रोग सार्छ रोग सार्छ